छु थुप्रै साथीहरूले मलाई सोधिरहनु भएको थियो किन आएन भनेर म अलि अस्वस्थ थिएँ त्यो दिनमा त्यसैले मैले तपाईँको माझमा कार्यक्रम ल्याउन सकिनँ आज भने तपाईँका मुटुका आवेगहरूलाई तपाईँका मुटुका कुराहरूलाई तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउने प्रयाससहित कार्यक्रम मुटुदेखि मुटुसम्म लिएर आएको छु तपाईँ पनि यो अँध्यारो रातमा आफ्नो मान्छेलाई धेरै सम्झँदै हुनुहुन्छ भौगोलिक रूपमा टाढा हुनुहुन्छ अथवा बाध्यताले टाढा हुनुहुन्छ तपाईँ सम्झिरहनु भएको होला आफ्नो मान्छेलाई यस्तो बेला एउटा कुनै माध्यमको आवश्यकता पर्छ जसले हाम्रो मुटुको कुरालाई आफ्नो मान्छेको हाम्रो आफ्नो मान्छेको मुटुसम्म पुर्याउन सकोस् र त्यो मुटुले हाम्रो मुटुको वास्तविक पीडालाई सम् सुन्न सकोस् मनन गर्न सकोस् र सम्झन सकोस् यही अपेक्षा हुन्छ हामीमा तपाईँको यही अपेक्षालाई पुरा गर्ने उद्देश्यका साथमा कार्यक्रम मुटुदेखि मुटुसम्म तपाईँको माझमा छ दुई वर्षभन्दा बढी भइसकेको छ तपाईँको माझमा कार्यक्रम लिएर आएको र यतिखेर तपाईँको सन्देशहरू तपाईँका मुटुका आवेगहरू तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउन चाहनुहुन्छ भने दुईवटा माध्यमहरू छन् यदि तपाईँ स्वदेशमा हुनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर चार यस एउटा खाली ठाउँ य यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर तिन चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ र यदि तपाईँ विदेशमा हुनुहुन्छ भने W W W dot Facebook dot com slash Sabi Saugat Anurag हाम्रो सबि सौगात भन्ने अफिसियल फेसबुक पेज छ त्यसबाट तपाईँका कमेन्टहरू कार्यक्रममा राख्ने गर्छु तपाईँ पोस्ट गर्न सक्नुहुन्छ र त्यसको लागि लिङ्क चाहिँ मैले रेडियो सर्भरको Facebook page W W W dot Facebook dot com slash radio server पेजमा गएर पनि पोस्ट गरेको छु त्यहाँबाट पनि क्लिक गरेर सबि सौगात पेजमा आएर तपाईँले हाम्रो पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ यो जानकारी तपाईँलाई राखेँ आज इन्टरनेट अलिकता स्लो छ त्यसैले पनि तपाईँका कमेन्टहरू पढ्नलाई मलाई अलिकति गाह्रो हुन्छ तैपनि तपाईँका कमेन्टहरू सबै समेट्ने कोसिस गर्नेछु अहिलेको लागि भने तपाईँ एसएमएस र कमेन्ट गर्दै गर्नुहोला एउटा सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि त्यस पछाडि हामी तपाईँका सन्देशहरूलाई लिएर आउनेछौँ पाया तुम्हें रब ने मिलाया तुम्हें होटो पे सजाया तुम्हें नव में सगाया तुम्हें पाया मैंने पाया तुम्हें सबसे छुपाया तुम्हें सपना बनाया तुम्हें नींद में बुलाया तुम्हें तुम जो आए जिंदगी में बात बन गई इश्क मजहब इश्क मेरी जात बन गई पाया मैंने पाया तुम्हें रब ने मिलाया तुम्हें होटो पे सजाया तुम्हें सपना बनाया तुम्हें तुम्हें तुम जो आए जिंदगी में बात बन गई इश्क मजहब इश्क मेरी जात बन गई सपने तेरी चाहतों के सपने तेरी चाहतों के देखता हूँ अब कई दिन है सोना और चांदी रात बन गई जिंदगी में बात बन गई भी अपनी तो बात बन गई ओ तुम जो आए जिंदगी में बात बन गई younger me किस्मत भी तुम्हारे साथ बन गए तुम जो आए जिंदगी में बात बन गई सपने तेरी चाहतों के सपने तेरी चाहतों के देखता हूँ अब कई दिन है सोना और चांदी रात बन गई तुम जो आए जिंदगी में बात बन तुम जो आए जिन्दगीमा बात बन गई निकै नै सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि राखेँ मैले अलिकति लामो राखेँ गीत पनि राम्रै थियो र मलाई अलिकति समस्या पनि भइरहेको थियो इन्टरनेटको कारणले गर्दा तपाईँका कमेन्टहरू पढ्ने कोसिस गरिरहेको छु सुन्दै हुनुहुन्छ कार्यक्रम मुटुदेखि मुटुसम्म म छु तपाईँकै मनभित्रको साथी चन्द्र यो अँध्यारो रातमा तपाईँका पनि आफ्ना मनमा उठेका भावहरू मनका आवेगहरू छन् भने हामीलाई सम्झन सक्नुहुन्छ तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउन सक्नुहुन्छ त्यसका लागि भने तपाईँले W W W dot Facebook dot com slash Sabi Saugat Anurag पेजमा अथवा रेडियो सर्भरको पेजबाट सिधै लिङ्कमा गएर हाम्रो सबै सौगात पेजमा गएर पोस्ट गर्न सक्नुहुन्छ हाम्रो पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ र स्वदेशमै हुनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर या चार यस एउटा खाली ठाउँ यस यस र यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर तिन चार चार दुई दुईमा म्यासेज पठाउन सक्नुहुन्छ यतिखेर एउटा कमेन्ट छ कमेन्ट गर्नुभएको छ अविरल प्रेमीजीले पराईको अङ्गालोमा अलिअलि लजाउनु तिमी पराईको अङ्गालोमा अलिअलि लजाउनु तिमी मेरा यी आँसु झर्दा बेसरी ताली बजाउनु तिमी पराईको अङ्गालोमा अलिअलि लजाउनु तिमी मेरा यी आँसु झर्दा झर्दा बेसरी ताली बजाउनु तिमी यही छ तिमीलाई मेरो लाखौँ लाख शुभकामना यही छ तिमीलाई मेरो लाखौँ लाख शुभकामना मेरो लास चितामा जल्दा सिउँदो सजाउनु तिमी मेरा यी आँसु झर्दा बेसरी ताली बजाउनु तिमी पराईको अङ्गालोमा अलिअलि लजाउनु तिमी यो मुक्तक सहित उहाँले कमेन्टमा अगाडि लेख्नु भएको छ छोटो जीवनको लामो सम्झना उजाट र उराट यो मरुभूमिको अन्नकण्टा ठाउँबाट सर्वप्रथम हजुरहरूको बाँकी पल शुभ होस् भन्ने कामना गर्दछु भन्नुभएको छ धेरै धेरै धन्यवाद छ अविरल प्रेमीजी उहाँ अगाडि लेख्नुहुन्छ नमस्कार दाई म अविरल प्रेमी फ्रम न्यु वाटार नाउदोह कतारबाट उपस्थित भएको छु है आज म यस कार्यक्रम मार्फत म सजिना थापालाई धेरै सम्झेको छु साथमा धेरै माया पनि र मेरो साथीहरूलाई सबैलाई मिठो माया मिठो सम्झनासहित सम्झिन चाहन्छु साथीहरू सजिना थापा बेस्ट फ्रेन्ड उषा कोइराला दिदी सन्जु तितुङ अप्सना लामा अनु थक्कर सलिना सुनिना भोमजन दिपा लामा सोनिया थिङ सबिना लामा मनिषा बल रितिमा बल अनि मेरो घर परिवारलाई मिठो माया मिठो सम्झना भन्दै ओजेल हुन चाहन्छु अन्त्यमा दाई तपाईँलाई अनि दिदी सबि लामालाई पनि सम्झिँदै ओजेल हुन्छु भन्नुभएको छ हामी दुवैजनाको तर्फबाट पनि तपाईँलाई मिठो सम्झना अविरलजी आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ अर्को कमेन्ट गर्नुभएको छ रोमियो अर्जीजीले रोमियो अर्जीजी कमेन्टमा लेख्नुहुन्छ हेलो चन्द्र दादा यो अँधेरी कालो रातिको न्यानो माया केवल हजुरलाई अनि मेरो मनमुटुको फ्रेन्डहरूलाई पनि सधैँ झैँ आज नै सुन्दैछु तपाईँ हाम्रो मनभित्रको प्रोग्राम मुटुदेखि मुटुसम्म सुन्न पाउँदा धेरै खुसी महसुस गर्दैछु जिन्दगीमा कहिले खुसी हुँदा नै तपाईँको प्रोग्रामको साथमा हुन्छु अनि दुःखी हुँदा पनि किनकिन किनकि मनको शान्ति भनेकै दादा सङ्गीत अनि संचार माध्यम अनि कथाहरूले नै परिवर्तन रहेछ आज खासै केही गुनासो त छैन हजुरहरूलाई नै मेरो मनमुटुको फ्रेन्डहरूलाई सम्झिन मन लागेर सम्झेको नि रियो प्रेमलाई मिस यु भन्न चाहन्छु साथमा रेडियो सुनेर साथ दिनुहुने अल फ्रेन्डलाई मिस यु भन्दै आजको बसाइबाट म बिदा हुन्छु दादा हस्त नमस्ते गुड बाई गुड नाइट भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ अर्को कमेन्ट गर्नुभएको छ हिरालाल राईजीले हेलो नमस्ते नमस्ते म हिरालाल राई धनकुटा आँखी सल्लाह तिन घर भई हाल मलेसियाबाट मेरो मनमुटुको मान्छेलाई शुभ सपनी भन्छु र साथीहरू ममता सुवेदी ममता भरत रिजाल चक्र बान्तवा राई सुक्रिम बान्तवा राई अल्का बान्तवा पूर्वेली युनिकार राई लगायतका साथीहरूको नाम लेख्नु भएको छ र हिरालाल हिरालाल राई भनेर चिन्नुहुने सम्पूर्ण मिडिया प्रेमी साथीहरूलाई मिठो माया धेरै सम्झना भन्दै बिदा हुन्छु ल भन्नुभएको छ धेरै धेरै धन्यवाद छ हिरालाल राईजी तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ सङ्गीता तामाङजीले सङ्गीताजी लेख्नुहुन्छ दाई आरामै हुनुहुन्छ भन्नुभएको छ म एकदमै ठिक छु it's me Sangita Tamang from Bhainse साथबाट आज मेरो एसएमएस भन्नुपर्दा मेरो अल फ्रेन्डलाई बिर्सेको छैन मिस गर्दैछु भन्न चाहन्छु ओके दाई bye bye good night take care भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ अर्को कमेन्ट गर्नुभएको छ शिक्षा राईजीले all like good night sweet dream miss you so much tata bye bye भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ छुङछ्याङ भन्नुहुन्छ उहाँ नाम अगाडि के छ हेरौँ हाई दाजु सन्चै हुनुहुन्छ भन्नुभएको छ म एकदमै ठिक छु it's me Ashish Tamang and मेरो सन्देश मुठुसम्म पुग्नुपर्ने त केही पनि छैन and my friend a light all time miss गर्दैछु एन्ड उही नेप्टीलाई miss you and love you भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको नेप्टीले पनि सुनिरहनु भएको होला कार्यक्रम मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ र म चाहिँ तपाईँकै मनभित्रको साथी चन्द्र तपाईँको कमेन्टहरू पढिरहेको छु थुप्रै साथीहरूको कमेन्टहरू आइरहेका छन् तपाईँ पनि W W W dot Facebook dot com slash Sabi Saugat Anurag पेजमा गएर हाम्रो पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ यतिखेर एसएमएस पढ्छु हेलो दादा म कान्छी लामा मेरो मनको राजालाई सम्झेको छु भन्नुभएको छ धेरै धेरै धन्यवाद छ कान्छीजी आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ र तपाईँका कमेन्टहरू पढिरहेको छु कार्यक्रम मुठुदेखि मुठुसम्ममा तपाईँका कमेन्टहरू हामीले विशेष गरी चाहिँ सबै सौगात हाम्रो अफिसियल फेसबुक पेज छ त्यही पेजमा गएर कमेन्ट गर्न सक्नुहुन्छ हाम्रो पोस्टमा र समय रहेको खण्डमा हामी रेडियो सर्भरबाट लिने गर्छौँ रेडियो सर्भरमा चाहिँ हामीले लिङ्क मात्र दिएका छौँ त्यहाँ कमेन्ट गर्ने भन्दा पनि त्यो लिङ्कमा क्लिक गरेर सबै सौगात पेजमा गएर नै कमेन्ट गर्न पनि म आग्रह गर्न चाहन्छु साथीहरूलाई र एसएमएस गर्नको लागि मोबाइलको म्यासेज बक्समा गएर या यस एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको मनको आवेगहरू लेखेर तिन चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ तपाईँको कमेन्टहरूलाई लिइरहेको छु म यतिखेर थुप्रै साथीहरूको कमेन्टहरू छन् ती कमेन्टहरूलाई कार्यक्रम स्थान दिन्छु यतिखेर अर्को कमेन्ट गर्नुभएको छ सङ्गीत प्रेमी मानवजीले सङ्गीत प्रेमी मानवजी कमेन्टमा लेख्नुहुन्छ हेलो गुड इभिनिङ दाजु it's me Manav Lama KSA अर्थात् साउदी अरेबियाबाट मेरो सम्पूर्ण साथीहरूलाई मिठो सम्झना छ अनि साथीहरू सङ्गीता सबिना दिपा पूजा त्यसै गरी सञ्जना सम्झना र सबैलाई मिठो सम्झना परदेशी कान्छु मानव बबाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ तपाईँका कमेन्टहरू पढिरहेको छु म हाम्रो पात्र लगायतका लोकप्रिय मोबाइल एप्लिकेसनहरूबाट सुनिरहनु भएको छ तपाईँ र तपाईँलाई एउटा जानकारी पनि गराउँ नयाँ वर्ष दुई हजार सत्रको सुरुवातदेखि नै हामीले एउटा अनलाइन पनि सुरु गरेका छौँ W W W dot video Bharosa dot कममा गएर तपाईँले अनलाइन भिडियो सुन्न र त्यहाँ समाचारहरू र बहुउपयोगी कुराहरू हेर्न पढ्न र सुन्न सक्नुहुन्छ यो जानकारी पनि तपाईँलाई राखेँ मैले W W W dot radio Bharosa dot कममा गएर पनि तपाईँले हेर्न सक्नुहुन्छ र कार्यक्रम मुटुदेखि मुटुसम्म लगायतका अन्य कार्यक्रमहरू रेडियो सर्भर लगायतका अन्य रेडियोका कार्यक्रमहरू पनि तपाईँले सुन्न छुटाउनु भएको छ भने युट्युबमा सबै सौगात सर्च गर्नुहोला अवश्य पनि हाम्रो च्यानलबाट तपाईँले हेर्न सक्नुहुनेछ अथवा कार्यक्रमको नाम टाइप गर्नुहोला तपाईँले हेर्न सक्नुहुन्छ अथवा W W W dot Sabisauga dot blogspot dot कममा सुन्न र डाउनलोड गर्न पनि सक्नुहुनेछ यतिखेर कमेन्ट पढ्दैछु म दिपा तामाङजीले कमेन्ट गर्नुभएको छ हेलो रात्रिकालीन दर्शन नमस्ते म दिपा दिप भन्नुभएको रहेछ माफ गर्नु होला मैले दिपा पढेँ दिप तामाङजीले कमेन्ट गर्नुभएको छ हेलो रात्रिकालीन दर्शन नमस्ते म दिप तामाङ पाँचथर आरो बोटे चार महेपाबाट हाल चाहिँ प्रवासमा छु कार्यक्रम गुड नाइट मार्फत केही साथीहरूको नाम लिनुपर्दा स्पेसली प्यारी फुलमाया तामाङ सिस्टर डाक्टर प्रमिला तामाङ अनिला तामाङ सृजना तामाङ मनिला तामाङ सन्ध्या तामाङ दिवानी राई हिमा श्रेष्ठ दिल्लु तामाङ सुजात तामाङ भाइ पदम तामाङ लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ लगायत सम्पूर्ण साथीहरूलाई मिठो निन्द्रासँगै सुन्दर सपनीको कामना शुभरात्रि भन्दै टाटा बाबाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँका यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ तपाईँका थुप्रै कमेन्टहरू छन् एसएमएसहरू पनि आउने क्रम जारी छन् ती एसएमएस र कमेन्टहरूलाई पनि म कार्यक्रममा स्थान दिन्छु र कतिपय साथीहरूले रेडियो सर्भरको पेजमा पनि कमेन्ट गर्नुभएको छ त्यो पेजमा कमेन्ट गर्नुभएको कमेन्टलाई पनि हामी समय रहेसम्म अवश्य पनि कार्यक्रममा स्थान दिनेछौँ तर विशेष गरी चाहिँ हामी सबै सौगात पेजमा नै पोस्ट भएका कुराहरूलाई कार्यक्रममा आधिकारिक रूपमा राख्ने गर्छौँ यो जानकारी तपाईँलाई छँदैछ यतिखेर तपाईँको कमेन्ट राख्नुभन्दा अगाडि सुनौँ एउटा सुमधिर साङ्गीतिक आवाज सुमधुर साङ्गीतिक आवाज त्यस पछाडि तपाईँका सन्देशहरू लिएर पुनः आउनेछु हे के नहीं सोचेंगे तुम्हें प्यार करके नहीं ये दिल बेकरार करके नहीं ख्वाबों में छुपाया तुमको यादों में बसाया तुमको ख्वाबों में छुपाया तुमको यादों में बसाया तुमको मिलोगे हमें तुम जन्म कहीं ना कहीं सोचेंगे तुम्हें प्यार के तुमको आहें भर यादों में बसाया तुमको मिलोगे हमें तुम जन्म कहीं ना कहीं सोचेंगे तुम्हें प्यार सोचेङ्गे तुमे प्यार करके नै यो निकै नै सुमुर साङ्गीतिक आवाज तपाईँको लागि राखेँ र कार्यक्रम मुटुदेखि मुटुसम्म सुनिरहनु भएको छ म त म छु तपाईँकै मनभित्रको साथी चन्द्र तपाईँको सन्देशहरू पढिरहेछु छु तपाईँका मुटुका आवेगहरूलाई तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउने कोसिस गरिरहेको छु जब जब रात बढ्दै जान्छ आफ्नो मान्छेको याद अझ बढी बढ्दै जान्छ यो एउटा स्लोगनै छ हाम्रो कार्यक्रमको र किन होला फ्याक्ट कुरा होइन कारण पनि किन हो कसैलाई थाहा छैन जब तर मलाई चाहिँ यस्तो लाग्छ कि जब हामी शान्त ठाउँमा बस्छौँ एक्लो महसुस हुन्छ तब हामी आफ्नो मान्छेलाई अझ बढी सम्झने गर्छौँ भनिन्छ जति टाढा भयो माया त्यति गाढा हुन्छ अरे नजिक भएसम्म कहिले झगडा पनि पर्ला कहिले चित्त नबुझ्ला कहिले सानो सानो कुरामा रिसाउन मन लाग्ला ठुस्किन मन लाग्ला घुर्किन मन लाग्ला तर जति टाढा हुन्छौँ हामी त्यति नै अझ बढी माया बढेको महसुस हुन्छ र वास्तविक रूपमा माया बढ्छ भने त्यसैले पनि यो चिसो मौसममा तपाईँ आफ्नो मान्छेलाई सम्झिरहनु भएको होला कतिपय साथीहरू त निदाइसक्नु भएको होला चिसोमा चाँडै निन्द्रा पनि लाग्छ त्यसैले पनि कहिलेकाहीँ कार्यक्रमलाई अगाडि सार्नुपर्छ कि जाडो मौसम आउने बित्तिकै जस्तो पनि लाग्छ फेरि होइन जाडो मौसममै भए पनि यो कार्यक्रम चाहिँ अलि ढिलाइ सुन्दाखेरि पनि रमाइलो हुन्छ जस्तो लाग्छ त्यसैले तपाईँको लागि यो कार्यक्रम यही समयमा लिएर आउने गर्छु र जानकारीहरू पनि गराइरहेको छु मैले तपाईँले पुरानो कार्यक्रमहरू पनि सुन्न सक्नुहुन्छ युट्युबमा सबै सौगात सर्च गर्नुहोला र एक गतेदेखि यो दुई हजार सत्रको सुरुवातदेखि नै हामीले एउटा नयाँ रेडियो भरोसा अनलाइन पनि सुरुवात गरेका छौँ तपाईँले त्यहाँ पनि सुन्न सक्नुहुन्छ केही समय पछाडि कार्यक्रम मुटुदेखि मुटुसम्म र यतिखेर तपाईँका कमेन्टहरू पढिरहेको छु सबै सौगात पेजमा तपाईँका कमेन्टहरू आइरहेका छन् ती पेजमा आएका कमेन्टहरूलाई पनि म कार्यक्रम स्थान दिँदैछु र रेडियो सर्भरमा मैले जुन ठाउँमा लिङ्क राखेको छु त्यो ठाउँमा पनि तपाईँका कमेन्टहरू आइरहेका छन् ती कमेन्टहरूलाई पनि राख्छु र केही साथीहरूले मसँग म्यासेजमा पनि कुराकानी गरिरहनु भएको छ मैले अहिले चाहिँ म्यासेज रिप्लाई गर्न पाएको छैन प्रोग्राम चलाइरहेको बेला एकछिन गीत बजेको बेला चाहिँ रिप्लाई गर्छु र एकैछिन तपाईँको कमेन्टहरू पढ्न चाहन्छु थुप्रै साथीहरूको कमेन्टहरू छ हामीसँग समय पनि अब कम कम हुँदै गइसक्यो नौ बजेर बयालिस मिनट गइसकेको छ यतिखेर कमेन्ट पढ्न चाहन्छु रेडियो सर्भर पेजबाट एसके यादवजीले कमेन्ट गर्नुभएको छ एसके यादवजी कमेन्टमा लेख्नुहुन्छ हेलो दादा नमस्कार मि सञ्जय कुमार यादव फ्रम हेटौँडाबाट आज धेरै दिनपछि म यो कार्यक्रममा कमेन्ट गर्दैछु गर्दैछु सरी अल फ्रेन्डलाई मिस यु गुड नाइट भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ सबिर गुरास लामाजीले सबिर गुरास लामाजी कमेन्टमा लेख्नुहुन्छ दाई नमस्ते म सबिर घलान फ्रम काठमाडौँबाट दाई अल फ्रेन्डलाई मिस गर्दैछु भन्न चाहन्छु भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि र तपाईँको साथीहरूले पनि तपाईँलाई सम्झिरहनु भएको होला सबिरजी त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ आयुष तामाङजीले हेलो गुड इभिनिङ ब्रो खाना भयो त एन्ड के छ खबर भन्नुभएको छ खान भइसकेको छ म एकदमै ठिक छु आयुषजीलाई पनि ठिकै होला भन्ने मैले अपेक्षा गरेको छु अर्को कमेन्ट गर्नुभएको छ उमेश पुमा राईजीले मिसी अल फ्रेन्ड भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ सङ्गीत प्रेमी सुरेश लामाजीले miss all friends good night bye bye भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि राई सुभाषजीले गुड नाइट अल भन्नुभएको रहेछ तपाईँलाई पनि कमेन्टको लागि धेरै धेरै धन्यवाद छ प्रज्वल बस्नेतजीले मिसी अल फ्रेन्ड भन्नुभएको छ तपाईँलाई पनि कमेन्टको लागि धेरै धेरै धन्यवाद छ र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ कार्यक्रम हो मुटुदेखि मुटुसम्म म छु तपाईँकै मनभित्रको साथी चन्द्र तपाईँका कमेन्टहरू पढिरहेको छु तपाईँ पनि W W dot Facebook dot com slash Sabi Saugat Anurag पेजमा गएर हाम्रो पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ र एसएमएस गर्न सक्नुहुन्छ एसएमएस गर्नुभएको छ एकजना साथीले हेलो दादा म हेनपा तेइसबाट सानो लामा मलाई माया गर्ने गर्ने भन्नुभएको छ यसबीलाई यु भन्नुभएको रहेछ यसबीजीले पनि कार्यक्रम सुनिरहनु भएको होला धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ सानोजी र तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर या चारएच एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र मुटुको आवेगहरू लेखेर तिन चार चार दुई दुईमा तपाईँ हामीलाई म्यासेज गर्न सक्नुहुन्छ तपाईँका कमेन्टहरू कार्यक्रममा लिइरहेको छु म यतिखेर तपाईँका कमेन्टहरूलाई पनि कार्यक्रममा स्थान दिन्छु थुप्रै साथीहरूको कमेन्टहरू छन् ती कमेन्टहरूलाई पनि म क्रमशः कार्यक्रममा स्थान दिँदैछु रेडियो सर्भर पेजमा पनि गर्नुभएको छ तपाईँले त्यसबाट पनि स्थान दिँदैछु र आधिकारिक रूपमा चाहिँ सबि सौगात अनुराग सबि सौगात भन्ने पेज छ हाम्रो त्यो पेजमा पनि तपाईँका कमेन्टहरू लिइरहेको छु यतिखेर कमेन्ट आइरहेका छन् ती कमेन्टहरूलाई पनि लिन चाहन्छु मौसमजीको कमेन्ट देखाएको थिएँ मैले तर कता गयो गयो म यहाँनिर पेजलाई रिफ्रेस गर्दैछु मौसमजीले कमेन्ट गर्नुभएको छ एकैछिन पछाडि म कमेन्ट पढ्नेछु अवश्य पनि यतिखेर तपाईँको कमेन्टहरू पढ्न चाहन्छु अर्को कमेन्ट गर्नुभएको छ दिपेश खवासजीले दिपेश खवासजी कमेन्टमा लेख्नुहुन्छ हेलो गुड इभिनिङ नमस्कार म दिपेश खवास हरैछा मोरङ हाल दोहा कतारबाट आज कार्यक्रम मार्फत दवाली कान्छा गणेश लगायत सम्पूर्ण साथीहरूलाई गुड नाइट भन्दै टाटा बबाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ मौसम राईजीले हाई दादा दादा नमस्ते मात्र भन्नुभएको रहेछ धेरै धेरै धन्यवाद छ मौसमजी तपाईँको यो कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्ट हामी अपेक्षा गर्छौँ अर्को कमेन्ट गर्नुभएको छ अभि अभिजीले मिस यु हल भन्नुभएको छ धेरै धेरै धन्यवाद छ पूर्णालु तामाङजीले ओके दादा मात्र भन्नुभएको रहेछ धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि त्यसै गरी सनिता तामाङजीले कमेन्ट गर्नुभएको छ सनिताजीले अगाडि के लेख्नु भएको छ म हेर्दैछु हेलो दादा गुड इभिनिङ आज यस प्रोग्राम मार्फत भन्नुपर्दा यस डट डट डट मसँग रिसाउनु भएको होला त्यसको लागि sorry sorry and miss you all time तपाईँको कान्छीले बिर्सेको छैन सदैव सम्झिरहनेछु भन्दै छुट्टिन चाहन्छु दादा गुड नाइट भन्नुभएको छ यसजी रिसाउनु भएको भए नरिसाउनु होला आफ्नो मान्छेसँग धेरै रिसाउनु हुँदैन कहिलेकाहीँ घुर्काउनु मन लाग्छ घुर्काइसम्म ठिकै हो र धेरै रिसाउनु चाहिँ हुँदैन किनकि मायामा सानो सानो कुराले ठुलो भूमिका खेल्छ सानो गल्तीले पनि कहिलेकाहीँ हामी टाढिनुपर्छ त्यस्तो कसैलाई नहोस् म चाहिँ यही अपेक्षा गर्छु एचके यादवजीले कमेन्ट गर्नुभएको छ हेलो दादा नमस्कार मि सञ्जय कुमार यादव भन्नुभएको छ उहाँको अघिदेखि अघि नै पढिसकेको थिएँ मैले धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि त्यसै गरी अविता ढुङ्गानाजीले कमेन्ट गर्नुभएको रहेछ हेलो दादा गुड इभिनिङ खाना भयो त हजुरको भन्नुभएको छ खाना भइसकेको छ तपाईँको पनि भयो होला अपेक्षा गर्छु मि अविता ढुङ्गाना फ्रम हेटौँडा चार हुप्रा आज मेरो सन्देश भन्नुपर्दा miss you all my friend भन्न चाहन्छु बबाई दादा गुड नाइट भन्नुभएको छ धेरै धेरै धन्यवाद छ अविताजी तपाईँको आगामी दिनमा पनि यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ छोटोदेखि मोटोसम्म सुन्दै हुनुहुन्छ तपाईँ र हामीसँग समय एकदमै कम छ त्यसैले तपाईँका कमेन्टहरूलाई स्थान दिँदैछु एसएमएसहरू पनि आइरहेका छन् र एसएमएसहरूलाई पनि कार्यक्रममा स्थान दिइरहेको छु यतिखेर कमेन्ट पढ्न चाहन्छु कमेन्ट गर्नुभएको छ प्योर किराँतीको छोरो भन्नुहुन्छ उहाँ र कमेन्टमा अगाडि लेख्नुहुन्छ म मिलन नमस्कार हजुर भन्नुभएको छ नमस्ते म मिलन बान्तवार फ्रम उदयपुर अहिले केएसएबाट भन्नुभएको छ साउदी अरेबियाबाट मेरो सम्पूर्ण साथीहरूलाई शुभ सपनी टाटा बाबाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ शर्मिला लामाजीले शर्मिलाजी कमेन्टमा लेख्नुहुन्छ कति स्वार्थी छन् मान्छेको मन अरूको भावना नबुझी फाइदा उठाउँछन् स्वार्थी नै छ यो संसार पनि राम्रो हुन थाल्यो कि खुट्टा तानिदिन्छन् कति पापी छ मान्छे अनि मन ढुङ्गाको मन हुने पनि हुँदो रहेछन् भन्नुभएको छ मुस्कान शर्मिला थिङ बसमाडी छबाट भन्नुभएको छ धेरै धेरै धन्यवाद छ ढुङ्गाको जस्तो मन हुने मान्छेहरू सँगसँगै माइलो मन हुने मान्छेहरू पनि संसारमा छन् आशा चाहिँ मारिहाल्नु हुँदैन सकारात्मक सोच राखौँ धेरै धेरै धन्यवाद छ शर्मिलाजी तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ रोहित खड्काजीले लेख्नुहुन्छ नमस्ते है हजुर सबै होल युनिटलाई दादा दादा खास त यो माया भनेको किन यस्तो पीडा पीडादाय हुन्छ भनिदिनुहोस् न भन्नुभएको छ हो म यस समय कसैलाई सम्झिरहेको छु उही उनी मेरो दिल मुठु मेरो शरीर म बग्ने रगत अनि म चाहिँ रोहित खड्का ब्लाइन्ड लभर दादा उनीलाई मिस गरिरहेको छ अरे भनिदिनु ल अनि लभ यु पनि भनिदिएको छ भनिदिनुहोस् ओके बाबाई गुड नाइट भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ मायामा पीडा हुन्छ त्यसैले त मिठास पनि हुन्छ पीडा नभएदेखि मायाको कुनै महसुस पनि हुँदैन हामीलाई मायाको यति धेरै जुन महत्त्व छ त्यो महत्त्व पनि हामीलाई थाहा हुँदैन थियो त्यसैले पनि यसैमा खुसी हुनुहोस् मायामा पीडा छ र त हामी जिन्दगीलाई बुझ्ने कोसिस गर्छौँ मायामा पीडा छ र त हामी माया प्राप्तिको लागि अगाडि बढ्छौँ यति कुरा चाहिँ वास्तविक रूपमै हो त्यसैले मायामा पीडा हुन्छ तर पीडा कसरी लिने भन्नेमा भर पर्छ तपाईँ एउटा सामान्य पीडा पऱ्यो भनेर जिन्दगी नै बर्बाद हुने गरे अब मेरो सबै सिद्धियो सबै कुरा सकियो अब म केही गर्न सक्दिनँ भनेर सोच्नुभयो भने त्यो चाहिँ जिन्दगीको सबैभन्दा ठुलो भुल हुन्छ त्यो बेला तपाईँलाई न त मायाले बचाउन सक्छ न भगवान्ले तपाईँको आफ्नो हातको कुरा हो त्यसैले जिन्दगीमा पीडाहरू हुन्छन् दुःखहरू हुन्छन् तर ती दुःख र पीडाहरूलाई सहेर अगाडि बढ्न सक्नुपर्छ जिन्दगीमा दुःख नपर्ने हो भने हामीले केही कुरा पनि सिक्न सक्दैनौँ जस्तो लाग्छ मलाई चाहिँ लभकुशल राईजीको कमेन्ट छ यतिखेर हेलो दादा नमस्ते सन्चय हुनुहुन्छ मात्र भन्नुभएको रहेछ सन्चै छु तपाईँलाई पनि सन्चै होला भन्ने अपेक्षा गरेको छु र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको पनि हामीले अपेक्षा गरेको छौँ हामीसँग एकदमै कम समय छ केही साथीहरूका कमेन्टहरू अझै छन् कि म पेजलाई रिफ्रेस गरेर हेरिरहेको छु मौसम राईजीले कमेन्ट गर्नुभएको छ मैले अघि नै उहाँको कमेन्ट पढेको थिएँ अलिकता मात्र लेख्नु भएको थियो अहिले चाहिँ अलिक लेख्नु भएको रहेछ माई डियरलाई मिस यु लभ यु भन्न चाहन्छु मुटुदेखि मुटुसम्म प्रोग्राम मार्फत भन्नुभएको छ तपाईँको डियरले पनि तपाईँको भएको यो जुन तपाईँको भावना छ सुन्नु भएको होला आशा गर्छु नसुन्नु भएको भए पनि कसैले सुन्नुभएको छ भने मौसम राईजीको यो सन्देश पुऱ्याइदिनु होला उहाँको आफ्नो मान्छेको मुटुसम्म अर्को कमेन्ट गर्नुभएको छ हाई दादा के छ खबर सन्चै होइसिन्छ आजको मेरो एसएमएस भन्नुपर्दा मेरो अल फ्रेन्डलाई मिस यु भन्न चाहन्छु है बबाई भन्नुभएको छ उहाँको चाहिँ जिएफ कल्मी बेबी भन्नुभएको छ नाम नाम चाहिँ सकेसम्म ओरिजिनलै राखौँ म चाहिँ यही आग्रह गर्छु तपाईँको इच्छाको कुरा हो हुन त तर पनि सामाजिक सञ्जालहरूमा वास्तविक कुराहरू राख्दा धेरै राम्रो वास्तविक कुरा राखौँ भनेर फेरि सबै कुरा लुकाउने पनि होइन सबै कुरा खुलस्त राखिदिने पनि होइन खुलस्त राखिदिँदाखेरि चाहिँ कस्तो हुन्छ अरे भन्दाखेरि <laughs> चोरलाई आऊ मेरो घरमा चोर भने जस्तो हुन्छ त्यसैले अलिकता फेसबुकमा नाम चाहिँ रियल राखौँ सकेसम्म म चाहिँ त्यही भन्छु धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि र तपाईँका कमेन्टहरू पढिरहेको छु अर्को कमेन्ट गर्नुभएको छ रन्जिता राईजीले रन्जिताजी कमेन्टमा लेख्नुहुन्छ hi good evening have a sweet dream my best friend Srishti miss you so much you too dot dot dot you too good night bye bye भन्नुभएको छ धेरै धेरै धन्यवाद छ रन्जिताजी तपाईँको यो कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्दछौँ कार्यक्रम मुटुदेखि मुटुसम्मको आऊ भने हामी अन्तिममा छौँ र अन्तिममा तपाईँ जसले आज कमेन्ट गरिदिनु भयो सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु र ज जसले आज एसएमएस गरिदिनु भयो यहाँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद छ तपाईँले यो कार्यक्रम आजको कार्यक्रम र अन्य विगतका कार्यक्रमहरूलाई पनि युट्युबमा सवि सौगात सर्च गरेर सुन्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ त्यसै गरी W W W dot Sabi Saugat dot blog spot dot कममा सुन्न र डाउनलोड पनि गर्न सक्नुहुन्छ युट्युबमा चाहिँ कपिराइटको कारणले गर्दा मैले गीत बाहेक अरू कुराहरू राखेको छु र गीतसहितको पुरा प्रोग्रामका लागि चाहिँ Sabisauga dot blogspot dot कममा सुन्न सक्नुहुन्छ र मैले अघि नै जानकारी पनि गराएँ सन् दुई हजार सत्रको सुरुवातसँगै हामीले W dot radio Bharosa dot com radio Bharosa online सुरु गरेका छौँ त्यहाँ पनि तपाईँले समाचारहरू पढ्न कार्यक्रम सुन्न र भिडियोहरू हेर्न सक्नुहुन्छ यो जानकारी पनि तपाईँलाई राख्दै आज सम्पूर्ण तपाईँ एसएमएस कमेन्ट गर्नुहुने साथीलाई पुनः एकपटक धन्यवाद र स्वदेश तथा विदेशमा रहेर यतिखेर मेरो आवाजलाई सुनिरहनुभएका तपाईँ सम्पूर्णलाई धन्यवाद भन्दै म तपाईँकै मनभित्रको साथी चन्द्र पनि छुटिन चाहन्छु तपाईँ र मेरो भेट बिहिबार राति सवा नौ बजी कार्यक्रम बितिका पलहरूमा हुनेछ हवस् त नमस्ते शुभरा battery. तू ही तो जन्नत मेरी तू ही मेरा जुनू तू ही तो मन्नत मेरी तू ही रूह का सुकून तू ही अखियों की ठंडक तू ही दिल की है दस्तक और कुछ ना जानू मैं बस इतना ही जानू में रब दिखता है यारा मैं क्या करूं तुझ में रब दिखता है यारा मैं क्या करूं सजदे सर झुकता है यारा मैं क्या करूं तुझ में रब दिखता है यारा मैं क्या करूं नजरों से तुझे छू लिया ओहो हो कभी तेरी खुशबू कभी तेरी बातें बिन मांगे ये जहां पा लिया तू ही दिल की है रौनक तू ही जन्मों की दौलत और कुछ ना जानू बस इतना ही जानू तुझ में रब दिखता है यारा मैं क्या करूं तुझ में रब दिखता है यारा मैं क्या करूं सजदे सर झुकता है यारा मैं क्या करूं तुझ में रब दिखता है यारा मैं क्या करूं मुझ तरसाए तेरा साया छेड़ के चूमता ओ तुझ मुस्काए तुझ शर्माए जैसे मेरा है खुदा झूमता तू ही मेरी है बरकत तू ही मेरी इबादत और कुछ ना जाना बस इतना ही जानू तुझ में रब दिखता है यारा मैं क्या करूं तुझ में रब दिखता है यारा मैं क्या करूं सजदे सर झुकता है यारा मैं क्या करूं तुझ में रब दिखता है यारा मैं क्या करूं